स्वास्थ्य कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिमका जिल्लाको वर्चस्व सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट भित्र पर्न सफल अछाम देशभरिमै उत्कृष्ट दार्चुलामा भारतबाट मरेका कुखुरा कुल्याम आयात हुँदै कैलालीमा बेवारिसी अवस्थामा राखिएको झण्डै तेइस किलो लागु औषधरेस बरामद सेतीअञ्जल अस्पतालद्वारा सरकारको निर्देशनको अवज्ञा बेगजै हालै पनि दसदेखि दुई बजेसम्म मात्र बहिरङ्ग सेवा सञ्चालन हुँदै र कैलाली कञ्चनपुरमा गहुँ छर्ने बेलामा ट्र्याक्टर चलाउनको लागि इन्धन अभाव दस कट्ठा जमिन र सोही अनुसार मुआवजा दिलाउन कंग्रेस सभापति देउबा समक्ष आरक्ष पीड़ितको माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु स्वास्थ्य मन्त्रालय कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गरेको छ राजधानीमा जारी आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो मन्त्रालयले उत्कृष्टताका आधारमा एकदेखि पचहत्तरसम्म सबै जिल्लाको नाम सार्वजनिक गरेको छ जसमा उत्कृष्ट दश जिल्लामा पाँचवटा जिल्ला सुदूरपश्चिमका मात्रै परेका छन् नतिजा अनुसार सुदूरपश्चिमका जिल्लाले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको देखिएको छ अझ भन्दा तेस्रो स्थान बाहेक शुरूका सबै स्थान सुदूरपश्चिमका जिल्लाले उगटेका छन् यो दोस्रो स्थान बाहेक सुदूरपश्चिमका सबै जिल्लाले ओगटेका छन् यो भन्दा पनि गौरवको कुरा सुदूरपश्चिमको छाम जिल्लाले देशमै उत्कृष्ट स्थान हासिल गरेको छ सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्य सम्पादन मूल्याङ्कनका आधारमा अछाम जिल्ला उत्कृष्ट बनेको हो अछामले कार्य सम्पादन मूल्याङ्कनमा सर्वाधिक बयानब्बे दशमलव तीन सात प्रतिशत नम्बर ल्याएको छ गत वर्ष भने अछाम दोस्रो नम्बरमा थियो यस वर्ष दोस्रो नम्बरमा मध्य पश्चिमाञ्चलको सुरक्षित स्थान ओगटेको छ भने तेस्रोमा बैतडी चौथोमा बझाङ पाँचौंमा डोटी र छैटौं नम्बरमा बाजुरा परेको छ नब्बे दशमलव चार एक प्रतिशतका आधारमा बैतडी तेस्रो उनानब्बे दशमलव शून्य तीन प्रतिशतका साथ बझाङ चौथो अठासी दशमलव दुई दुई प्रतिशतका साथ डोटी पाँचौं र अठासी प्रतिशतका साथ बाजुराले छैटौं स्थान हासिल गरेको छ कार्य सम्पादन मूल्याङ्कनका क्रममा सबैभन्दा कमजोर मनाङ जिल्ला देखिएको छ मनाङले सन्ताउन्न दशमलव छ पाँच प्रतिशत नम्बर ल्याएर अन्तिममा पुगेको हो नेपाल सरकारले दश वर्ष पहिले बर्ड फ्लू नियन्त्रणका लागि दोस्रो मुलुकबाट कुखुरा तथा कुखुराजन्य वस्तु आयातमा रोक लगाएको भए पनि दार्चुलामा भने भारतबाट मरेका कुखुराको आयात खुल्याम भइरहेको छ भारतीय सीमा बजारबाट दैनिक रूपमा कुखुरा तथा अण्डा आयात हुने गरेको स्थानीय बासिन्दा बताउँछन् दार्चुलामा चालू आर्थिक वर्षको पाँच महिनामा भारतबाट नेपाल ल्याउँदै गरेको सैतिस किलोग्राम मरेका कुखुरा बरामद गरी नष्ट गरिएको प्रहरले जनाएको छ गत साउन पाँच गते पन्ध्र किलोग्राम भदौ दस गते दस किलोग्राम तथा भदौ चौध गते बाह्र किलोग्राम कुखुरा महाकाली नदी तारेर नेपाल ल्याउँदै गर्दा प्रहरले बरामद गरी नष्ट गरेको थियो दुई फागुन एक्काइस गते सत्र किलोग्राम र फागुन सत्ताइस गते चौध किलोग्राम मरेका कुखुरा प्रहरले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ भारतबाट मरेका कुखुरा महाकाली नदीबाट तारेर नेपाल ल्याउँदै गर्दा फेला पारेको अवस्थामा प्रहरले नष्ट गरेको भए पनि प्रहरीको आँखा छलेर बेला बेला यसरी अवैध कुखुरा र अण्डा नेपाल भित्रिने गरेका छन् भारतीय कुखुरा र अण्डा नेपालको भन्दा सस्तो भएको र नेपाल भन्दा भारतीय कुखुराको मासुमा दुब्बर फाइदा हुने भएपछि व्यापारीले चोरी निकासी गर्ने गरेको बताइन्छ कैलालीको धनगढ़ी उपमहानगरपालिका जाई नजिकै रहेको कलभटमा बेवारिसी अवस्थामा राखिएका झण्डै तेइस किलो लागू औषध चरेस प्रहरले बरामद गरेको छ धनगढ़ी उपमहानगरपालिका पाँच जाई स्थित भित्री पी सड़कको कलभटको भित्र लुकाएर राखिएको अवस्थामा प्रहरले सो लागू औषध फेला पारेको हो हिजो बिहान स्थानीयवासीहरूले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलारीको टोलीले सो लागु औषध फेला पारेको हो सड़कको कलभट होमपात भित्र फालिएको दुईवटा बोरामा प्याक गरिएको बाइस किलो नौ ग्राम चरेज फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ उक्त चरेज कसले लुकाएर राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको र सोको खोजी कार्य गर्न प्रहरी परिचालन गरिएको जनाइएको छ अस्पतालमा ओपीडी अर्थात बहिरङ्ग सेवा बिहान दस बजेदेखि बेलुकी पाँच बजेसम्म खुला गर्न सरकारले निर्देशन दिँदा समेत सेती अञ्चल अस्पताल भने कानमा तेल हालेर सोधेको जस्तै अवस्थामा छ अस्पतालले मन्त्रालयको परिपत्रको अझै अवज्ञा गरिरहेको छ स्वास्थ्य मन्त्रालयले बहिरङ्ग सेवा बिहान दस बजेदेखि बेलुकी पाँच बजेसम्म खुला गर्न करिब एक महिना अघि सेत्याञ्चल अस्पताललाई परिपत्र पठाएको थियो तर त्यसको कार्यान्वयन गरिएको छैन विभिन्न वाहना देखाउँदै अस्पतालले स्वास्थ्य मन्त्रालयको परिपत्र लत्याएको हो अस्पतालका medical superintendent doctor Suryabahadur Gurung लगातार विधामा रहेका कारण र पर्याप्त मात्रामा दक्ष जनशक्ति नभएका कारण सरकारको परिपत्र कार्यान्वयन हुन नसकेको भन्दै आएको अस्पतालका मेसो अस्पतालमा आइसक्दा समेत सो सेवा लागू गर्नतर्फ कुनै तादारुकता देखाएका गरेका छैनन् चाहिँ अहिले पनि बिहान दस बजेदेखि दुई बजेसम्म मात्र बहिरङ्ग सेवा सञ्चालन हुने गरेको छ बहिरङ्ग सेवा सञ्चालनका डाक्टरहरू पाँच बजेसम्म अनिवार्य रूपमा अस्पतालमा बस्नुपर्ने भए पनि कुनै पनि डाक्टर दुई बजेपछि अस्पतालमा भेटिँदैनन् बिहान दस बजे हाजिर हुनुपर्ने डाक्टरहरू अबेर मात्र हाजिर हुन्छन् साँझ पाँच बजेसम्म अनिवार्य रूपमा अस्पतालमा बस्नुपर्ने डाक्टरहरू दुई नबज्दै निजी क्लिनिकमा पुगिसकेका हुन्छन् डाक्टरहरूका बीचमा अस्पतालमा गुणस्तरीय सेवा दिन सहकारी र प्रतिस्पर्धा हुनुपर्नेमा क्लिनिकमा को बढी काम गर्ने भनेर प्रतिस्पर्धा हुने गरेको अस्पतालकै कर्मचारीहरू बताउँछन् डाक्टरहरू अस्पतालमा नभेटिने गरेका कारण बिरामीहरू निकै मर्कामा परेका छन् डाक्टरले अस्पतालका बिरामीको उपचार भन्दा निजी क्लिनिकका बिरामीको उपचारमा बढ़ी समय र ध्यान दिने गरेको बिरामीको गुनासो रहेको छ तोकिएको समयसम्म सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ धान धानबाली भित्राएर गहुँ खेती शुरू गर्ने समयमा कञ्चनपुर र कैलालीमा पेट्रोलियम पदार्थको अभाव भएपछि किसान मारमा परेका छन् खेतीपातीका बेला इन्धन अभाव हुँदा गहुँ छर्ने र धान थ्रेसिङको काम प्रभावित भएको छ तिहार र छठ पर्वको अवधिमा परेको विधा तथा इन्धन ढुवानी गर्ने केही ट्याङ्करको रूट पर्मिट सकिएका कारण इन्धन अभाव भएको आयल निगमको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढ़ीका क्षेत्रीय प्रबन्धक नरेश कुमार डंगोलले जानकारी दिएका छन् इन्धनको आवश्यकता बढे पनि माग अनुसार पुर्याउन कठिनाई भइरहेको उनले बताए आएका छन् धान थ्रेसर लगाउने गहुँ सर्न खेत जोत्नका लागि इन्धनको माग तेब्बरले वृद्धि भएको र माग पूरा गर्न समस्या भएको छ अरू समयमा भन्दा माग हत्तै बढ्यो डङ्गोलले भने इन्धनको सहज आयातका लागि भारतीय डिपोसित समन्वय गरिरहेका छौं केही दिनभित्रै इन्धनको सहज वितरण हुने उनको भनाइ छ यता खेत जोड्न डिजेल नपाएर किसान कैलाली र कञ्चनपुरका पेट्रोल पम्पमा दुई तीन दिनदेखि लामबद्ध भएर बसेका छन् बजारमा भइरहेको इन्धनको कालोबजारले थप समस्या निम्ति आएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरका आरक्षी पीड़ितले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालाई ज्ञापन पत्र बुझाएका छन् हिजो कांग्रेस कञ्चनपुरको कार्यक्रममा पुगेका नेता देउबालाई आरक्षी पीड़ित संघर्ष समितिले महेन्द्रनगरमा ज्ञापन पत्र बुझाएका हुन् पीड़ितहरूले कम्तीमा पनि एक परिवार खान लाउन पुग्ने गरी दस कट्टा जमीन र सोही अनुसार मुआवजा दिलाउन माग गरेका छन् आरक्षी पीड़ित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारले विगतका आयोगले छानबिन गरेर दुई परिवार प्रमाणित गरेर परिचय पत्र समेत दिएको अवस्थामा अठाइसौं ठाकुर शर्माको आयोगले बदनीयतापूर्वक पीड़ितहरूलाई लिस्टबाट हटाएर एक हजार चार सय अस्सीलाई मात्रै समावेश गरेको भन्दै त्यसमा समेत जनता आपत्ति जनाए ज्ञापन पत्र बुझ्दै देवालले पीड़ितसँग समस्या समाधानका लागि पहल भइरहेको प्रतिक्रिया दिएको सल्लाहकार आरस्य पीड़ित संघर्ष समितिका गोविन्द नेपालीले बताएका छन् हामीले देउवाजीलाई ज्ञापन पत्र बुझाए उनले र उनीसँगै रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले पीड़ितसँग गर्ने व्यवहार गरेनन् उनले भने ठाडो शैलीमा तपाईँहरू सरकारले अघि सारेको मुआब्जा बुझ्नुहोस् आन्दोलन पनि गर्नुहोस् भनेका छन् कांग्रेसका मुख्य नेताहरूले आफूहरूलाई मुआवजासँगै आन्दोलन समेत गर्नुहोस् भन्ने आशय आफूहरूले नबुझेको पीड़ितको भनाइ छ जिल्ला शिक्षा कार्यालय डडेलद्रामा सीसीटीभी क्यामेरा जडान गर्न थालिएको छ सरकारी कार्यालयहरूमध्ये जिल्लामै पहिलोपटक जिल्ला शिक्षा कार्यालयले क्यामेरा जडान गर्न थालेको हो कार्यालयभित्र गरिने कामकाजहरू पारदर्शी देखाउन सीसीटीभी क्यामेरा जडान गर्न लागि कार्यालयले जनाएको छ सुशासनका लागि हाललाई कार्यालयमा छवटा सीसीटीभी क्यामेरा जडान गर्न कार्य शुरू भइसकेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत नरेन्द्र खातीले जानकारी दिएका छन् कार्यालयले आफ्नै कार्यालयको बजेटबाट क्यामेरा जडान गर्न लागेको विद्यालय निर्देशक रहेका खातीले जानकारी दिएका छन् उनका अनुसार शनिबारबाट क्यामेरा काम शुरू भएको छ सनराइज बैंकले सुरक्षित घर कर्जा सेवा डडेलधुराबाट पनि शुरू गरेको छ डडेलधुरामा रहेको आफ्नै शाखा बैंकबाट उक्त सेवा शुरू गरेको हिजो जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो कर्जा बीमा र बोनस सेवा रहेको सनराइज सुरक्षित घर कर्जा सेवा सनराइज बैंक शाखा डडेलधुराले प्रदान गर्न शुरू गरेको कार्यक्रममा जानकारी गराइएको हो डडेलधुरामा यस्तो सेवा पहिलोपटक सनराइज बैंकले शुरू गरेको सो बैंकले दावी समेत गरेको छ सनराइज सुरक्षित घर कर्जा नाम दिएको उक्त सेवा मार्फत घर जग्गा तथा घडेरी खरिद घर निर्माण घर मर्मत जस्ता कामको लागि कर्जा निकाल्न सकिने बैंकका नायब महाप्रबन्धक रवि नेपालले कार्यक्रममा जानकारी गराउनुभयो बैंकका अनुसार सो सेवा लिए बाफत घर कर्जा रकम बराबर कर्जाको अवधि अनुसार ऋण लिने मान्छेको सावधिक जीवन बीमा समेत गरिनेछ उक्त सेवा अन्तर्गत बैंकले कर्जा सीमा पाँच लाखदेखि एक करोड़सम्म राखेको छ यसैबीच बैंकले सोही कार्यक्रममा दुर्घटनामा परि ज्यान गुमाएका आफ्ना बचत खाताका एकजना ग्राहकका परिवारलाई बचत खातामा रहेको मौजदात रकमको चार गुणा बढ़ी रकमको चेक प्रदान गरेको छ सनराइज बैंक शाखा डडेलधुरामा बचत खाता रहेका जिल्लाको रूपाल गाविस वार्ड नम्बर एक बस्ने केशवनाथको दुर्घटनामा परि निधन भएकाले शिखर इन्सुरेन्स कम्पनी लिमिटेड संघको सहकारीमा बचतकर्ता सामूहिक दुर्घटना विवाह व्यवस्था अन्तर्गत मृतक नाथको खातामा रहेको तीस हजार आठ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 अछाम देशभरिमा उत्कृष्ट दार्चुलामा भारतबाट मरेका कुखुरा खुल्याम आयात हुँदै कैलालीमा बेवारिसे अवस्थामा राखिएको झण्डै तेइस किलो लागु औषध बरामद सेती अञ्चल अस्पतालद्वारा सरकारको निर्देशनको अवज्ञा विगतै हाल पनि दसदेखि दुई बजीसम्म मात्र बाहिरङ्ग सेवा सञ्चालन हुँदै र कैलाली र कञ्चनपुरमा गहुँ छर्ने बेलामा ट्रेक्टर चलाउनको लागि इन्धन अभाव दस कट्टा जमिन र सोही अनुसार मुआवजा दिलाउन कंग्रेस सभापति देउबा समक्ष आरक्षी पीड़ितको माग